महाकाली नदीमा बढेको पानीको बहाव विस्तारै घट्दै शारदा ब्यारेजको पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द यथावत वर्षौंदेखि राउटे समुदाय जंगलमै बस्न बाध्य सरकारबाट पाउने सुविधा बाटो समेत वञ्चित डडेलधुराबाट सरकारका दुई आयोगमा साढे पाँच सय भन्दा बढी उजुरी अन्तिम उजुरीहरू लाग मार्फत आज आयोगमा पठाइयो कैलालीको नदीहरूमा डल्फिन गणना कार्य सम्पन्न चार दर्जन डल्फिन रहेको गणना टोलीको आकलन कमैया शिविरमा रूख ढल्दा एकजनाको मृत्यु दुईजना घाइते दार्चुलामा मुक्त हल्या पुनर्स्थापना कार्यक्रम अन्तर्गतको झण्डै तीस लाख रकम फ्रिज अब तपाईँ पनि रेडियो संवाददाता भएको वरिपरि देखिने केही नौला अनि केही फरक जुन विषय उठान गर्दा केही परिवर्तन अथवा केही निकास र विकास निस्कियो उठाउनुहोस् त्यस्ता विषयहरू फोन नम्बर शून्य छ्यानब्बे चार बिस चार सोह्रमा छोटो जानकारी दिनुहोस् फोन तपाईँलाई हामी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 हार्दिक अनुरोध गरिन्छ तपसिल श्रावण चार गते इलाका प्रशासन कार्यालय पनपा बाह्र लालढुङ्गा र पनपा चार कटाल चौराहा श्रावण पाँच गते इलाका प्रशासन कार्यालय पनपा बाह्र लालढुङ्गा श्रावण छ गते आलिताल पाँच गोदाम र सीताराम उच्चमावि पनपा दस कुरमुल्लेमा जिल्ला मतदाता मञ्च तथा जिल्ला निर्वाचन कार्यालय डडेलधुरा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु महाकाली नदीमा बढेको पानीको बहाव विस्तारै घट्दै गएको छ तर पानीको बहाव विस्तारै घट्दै गए पनि खतराको चिन्हभन्दा माथि रहेकाले पश्चिमी सिमानाका गड्डा चौकी नजिकैको शारदा ब्यारेजको पुलमा आज पनि चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ दिउँसो तीन बजे महाकाली नदीमा पानीको बहाव सन्तानब्बे हजार आठ सय उनपचास क्युसेक मापन गरिएको छ पन्ध्र हजार क्युसेक पानी अझै घटे पनि मात्रै चार पाङ्ग्रे सवारी साधनहरू चल्न दिइने भारतीय पक्षलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनपुरको संचार कक्षले जनाएको छ यसअघि बिहान पानीको बहाव एक लाख बत्तीस हजार क्युसेक मापन गरिएको थियो अस्ति दिउँसोदेखि पहाड़ी जिल्लामा परेको अविरल वर्षाका कारण हिजो महाकाली नदीमा पानीको बहाव दुई लाख एक्कीस हजार सात सय बत्तीस क्युसेक पुगेको थियो यसअघि गत असार सत्र गते महाकाली नदीमा पानीको बहाव दुई लाख चौहत्तर हजार क्युसेक पुगेको थियो त्यस्तै गत वर्ष महाकालीमा पानीको बहाव दुई लाख उनानब्बे हजार क्युसेक पुगेको बताइएको छ छ कञ्चनपुरको चुरे पहाड़मा पर्ने खुल्ला मछेटी क्षेत्रमा बस्दै आएका एक राउटे परिवारलाई स्थानीयको पहलमा भीमदत्त नगरपालिका नौ मटैना जंगलमै छेउमा पुनस्थापना गरिएको छ राउटे परिवारलाई पुनस्थापना गराएको पाँच वर्ष बितिसक्दा पनि उनीहरूको दैनिकी भने जंगलमै केन्द्रित बनेको छ जंगलका राजा भनेर चिनिने राउटे समुदायको उत्थानका लागि राज्यले राउटे समुदायलाई लोपोन्मुख समुदायमा सूचीकृत गरेको छ तर राज्यले राउटे समुदायलाई लोपोन्मुखमा सूचीकृत गरे पनि उनीहरूलाई दिने सुविधामा भने सम्बन्धित पक्षबाट प्रभावकारी कार्यान्वयन हुन नसक्दा उनीहरू अझै पनि जंगलमै बस्न बाध्य छन् यस्तै पीड़ामा छन् कञ्चनपुरका एक राउटे परिवार पनि पाँच वर्ष अघि सिद्धनाथ सामुदायिक वनले वनकै छेउमा रहेको जग्गामा घडेरीसम्म दिएर दुर्गा देवी राउतको परिवारलाई पुनस्थापित गराएको हो तर उब्जाउ जमिन थोरै र गाउँमा बाँच्ने आधार नभएपछि अहिले पनि उनीहरू जंगलकै स्रोत कन्दमूल गिठा लगायत खाद्यान्न खाएर गुजारा चलाइरहेका छन् कञ्चनपुरका स्थानीय निकाय जिल्ला विकास समिति नगरपालिका तथा सरकारी कार्यालयबाट लोपनमुख समुदायका लागि छुट्याएको बजेट समेत पहुँचवालाहरूले कुम्ल्याउने गरेका कारण अझै पनि वास्तविक राउटे समुदाय सरकारी सुविधाबाट वञ्चित हुनु परेको स्थानीय धर्मानन्द भट्टले बताउनुभयो राउटे समुदायको उच्च निकायमा पहुँच नभएको र सम्बन्धित निकायसँग आफ्ना अधिकारमा गर्न सक्ने क्षमता र योग्यता नभएकाले उनीहरू सरकारबाट पाउने सुविधाबाट समेत वञ्चित हुँदै आएका छन् राउटे समुदाय कुनै निश्चित राजनीतिक पार्टीमा आबद्ध नभएकै कारण उनीहरूले उचित न्याय र अधिकार पाउन नसकेको स्थानीय गगननाथले गुनासो गर्नुभयो सरकारले गठन गरेको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा डडेलधुराबाट साढे पाँच सय बढी उजुरी परेका छन् स्थानीय शान्ति समिति डडेलधुरा मार्फत ती दुई आयोगमा पाँच सय साठी उजुरी दर्ता भएका छन् सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पाँच सय पन्ध्रवटा उजुरी परेको र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पैंचालिसवटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिको कार्यालय डडेलधुराका कार्यालय सचिव दिलीप साईले जानकारी दिनुभएको छ स्थानीय शान्ति समिति संयोजक गजेन्द्र साईका अनुसार यसअघि दर्ता भएका उजुरीहरू तुरन्त आयोगमा पठाइएको र पछिल्लो एक दिनको बाँकी रहेको अन्तिम उजुरी आज बिहान हुलाक मार्फत आयोगमा पठाइएको छ उता प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले कार्यालयमा साउन एक र दुई गतेको उजुरी जिल्ला प्रशासनमा माग्न आफूलाई पत्र आएको बताउनु भएको छ जिल्लाहरूमा गठित स्थानीय शान्ति समितिको म्याद असार मसन्तबाट सकेपछि साउन एक र दुई गतेको उजुरीका फाइलहरू जिल्ला प्रशासन कार्यालयले राख्न भनी पत्र आएको उहाँले बताउनु भएको छ तर शान्ति समितिले भने सिधै आयोगमा पठाएको छ सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गर्ने अन्तिम समय आइतबारसम्मको राखिएको थियो बेपत्ता छानबिन आयोगमा उजुरी दर्ता गर्ने समय भने असार अनुसार मसान्तसम्म मात्रै रहेको थियो तर जिल्ला प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारी सरकारकै एक प्रतिनिधि भएकाले पीड़ितहरूले दिने उजुरीहरूको प्रमाण नष्ट हुने गोपनीयता भंग हुने र उजुरीकर्ता असुरक्षित हुने खतरा हुने टिप्पणी हुन थालेको भन्दै शान्ति समितिले नै उजुरीहरू आयोगमा पठाएको संयोजक शाहीले जानकारी दिनुभएको छ दश वर्ष सशस्त्र द्वन्दमा राज्य र विद्रोही पक्षबाट पीड़ित भएकाहरूलाई न्याय हुने गरी सरकारलाई आवश्यक निर्णय सिफारिश गर्ने उद्देश्यले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भएको हो पीड़ितहरूले केन्द्रीय कार्यालय वा स्थानीय शान्ति समिति मार्फत उजुरी दिन सक्ने व्यवस्था गरिएको थियो यस्तै बैतडीमा सत्यनिरूपण तथा मेलमिलाप आयोगमा आठ सय छत्तीस उजुरी दर्ता भएका छन् भने बेपत्ता छानबिन आयोगमा बयासी उजुरी दर्ता भएका छन् सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले उजुरी आह्वान गरे अनुसार यी उजुरीहरू संकलन भएको स्थानीय शान्ति समितिका कार्यालय सचिव जयन्ती कुँवरले जानकारी दिनुभयो गत जेठ दुई गतेदेखि साउन दुई गतेसम्म यी उजुरीहरू दर्ता भएको उहाँले बताउनुभयो दर्ता भएका उजुरीहरू सम्बन्धित आयोगमा पठाइएको बाँकी रहेका उजुरीहरूलाई पनि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो आयोगमा दर्ता भएका उजुरीहरूको बारेमा सम्बन्धित आयोगहरूले नै छानबिन गर्ने कार्यालय सचिव कुँवरले जानकारी दिनुभयो नेपाल जैविक विविधता अनुसन्धान समाजको अगुवाई तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सोस डल्फिन गणना कार्य सम्पन्न भएको छ स्थानीय सोस संरक्षण केन्द्रको पन्ध्र स्थानमा सहभागी कार्यकर्ताहरूले यस गणनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए उक्त कार्यको नेतृत्व प्राणीविद डाक्टर मुकेश कुमार चालिसेले गर्नुभई शास्त्रीहरू धीरेन्द्र बहादुर चन्द अनुज घिमिरे सुनिल खतेवड़ा तथा शिविस भण्डारी लगायतको टोलीले कैलालीका मोहना कान्द्रा काडा राती लगायतका पन्ध्रवटा गणना केन्द्रहरूमा गई अनुगमन तथा गणना कार्यको रेखदेख गर्नु भएको थियो पटक एकै समयमा गणना कार्य भई आँकडा उपलब्ध हुनबाट पानीभित्र बसोबास गर्ने स्तनधारी सोसको आँकडा नदोहोरिने कुरा विश्वस्त हुन सकिने प्राणी शास्त्री चन्दले दावी गर्नु भएको छ नेपालमा संस्थागत रूपमा यस संरक्षित प्राणीको यसरी गणना भएको पहिलो पटक भएको जानकारी सोच संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले बताउनु भएको छ करिब एक महिनाको अध्ययन चार दिनको ढुङ्गाना टोलको स्थलगत छलफल तथा एक दिनको गणनाबाट चार दर्जन सोच आंकलन गरिएको जनाएको छ सोस नेपालका ठूला जलाशरी भएका नदीहरू कोशी गण्डकी कर्णाली तथा महाकालीमा पहिले धेरै पाइने भए पनि हिजो आज कर्णाली छेउछाउ विशेष गरी मोहना नदी तथा यसका अरू सहायक नदीहरूमा रहेको कैलाली जिल्लामा मात्रै पाइएको छ संरक्षित प्राणी सोस संरक्षित क्षेत्र बाहिर पाइनु आफैमा अनौठो तथा चाखलाग्दो विषय बनेको कुरा यससँग सम्बन्धित वन्यजन्तु विज्ञहरू बताउँछन् कैलालीको भजनी त्रिशक्ति नगरपालिका साथ मधुबन मुक्त कमैया शिविरमा रूख ढल्दा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् घरमा सुतिरहेका बेला आज बिहान साढे चार बजेतिर आएको हावाहुरीले सालको रूख ढल्दा लालबहादुर चौधरीका दस वर्षीय छोरा आकाश चौधरीको मृत्यु भएको हो मृतकी आमा बत्तीस वर्षीय अनिता चौधरी र आठ वर्षीय आठ महिनाका सुभाष चौधरी घाइते इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर धामीले जानकारी दिनुभएको छ उनीहरूको प्रहरीले उद्धार गरी उपचारका लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भर्ना गरिएको धामीले बताउनु भएको छ कञ्चनपुरमा केही वर्ष यता महिलामाथि हुने घरेलु हिंसाका उजुरी बढ्दै गएका छन् समाज विकसित र शिक्षित भएसँगै हिंसाका उजुरी पनि प्रहरीसम्म पुग्ने क्रम पनि बढेको हो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा प्रतिवर्ष घरेलु हिंसा का उजुरी बढ़दो क्रममा रहेका छन् आर्थिक वर्ष दुई हजार सत्री एकहत्तरमा एक सय दुईवटा घरेलु हिंसाका उजुरी परेकोमा आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा एक सय छ र गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एक सय उन्चालिसवटा घरेलु हिंसाका उजुरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कमा रहेको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला तथा बाल बालिका सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक शारदा छेत्रीले महिलामाथि हुने घरेलु हिंसाका अधिकार अक्षांश उजुरी मिलापत्रमा टुङ्गिने गरेको बताउनु भएको छ आर्थिक वर्ष दुई हजार सत्री एकहत्तरमा आएका एक सय दुई उजुरी मध्ये छयानब्बे दुई हजार एकहत्तर बहत्तरमा आएका एक सय छ उजुरी मध्ये एक सय चार र आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा आएका एक सय उन्चालिसवटा घरेलु हिंसाका उजुरी मध्ये एक सय पन्ध्रवटा उजुरीमा मिलापत्र गराएको प्रहरी सहायक निरीक्षक छेत्रीले बताउनु भएको छ घरेलु हिंसाका घटनामा सजाय कम हुने भएकाले पनि मुद्दा दर्ता नहुने र मुद्दा दर्ता भए पनि चित्त बुझ्दो फैसला नआउने भएकाले घरेलु हिंसाका अधिकांश घटना मिलापत्र गरिँदै आएको हो यिनले घरेलु हिंसामा हिंसाका मुद्दामा तीन हजारदेखि पच्चीस हजारसम्म जरिवाना र छ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ तर कञ्चनपुरमा घरेलु हिंसाका मुद्दामा अहिलेसम्म कसैलाई कैद नभएको र न्यूनतम तीन हजार जरिवाना गराएर छाड्ने गरिएको महिला अधिकार एवं अधिवक्ता पुनम चन्दले बताउनु भएको छ कञ्चनपुर दैजिकी राम दुलारी राणाका हतियारलाई प्रहरले फितल अनुसन्धान गरी जिल्ला अदालतमा उपस्थित गराई किनारा लगाएको महिला अधिकारकर्मी र पीड़ित परिवारले आरोप लगाएका छन् पीड़ित राणा परिवारलाई न्याय दिलाउन प्रेमवती राणाको टोली काठमाडौँबाट फर्केपछि आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पुनः आन्दोलन गर्ने चेतावनी दिएको हो घटनाको छानबिन सजिलो नभएको र केन्द्रबाट माननीय सांसदहरूले समेत तपाईँ सड़क तताउनुहोस् हामी संसद तताउँछौ भनेकाले अब क्रमबद्ध रूपमा आन्दोलनमा जाने र राम दुलारीका हत्यारा अझै पनि खुल्ल्याम खुल्ला हिँडिरहेको र उल्टे पीड़ित परिवारलाई डर धम्की दिने गरेको अधिकार अधिकारकर्मी शारदा चन्द बताउँछिन् अधिकारकर्मीको टोलीले आन्दोलनको चेतावनी दिँदै साउन तीन गते पुनरावेदन अदालतमा मुद्दा दर्ता चार गते एसपी र डीएसपीसँग भेट पाँच र छ गते जुलोसहित जिल्ला प्रशासन कार्यालयमा धरना सात गते थाल र सिटी सहित र्याली आठ र नौ गते चक्काजाम गर्ने कार्यक्रमहरू सार्वजनिक गरेको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ दार्चुलामा मुक्त हलिया पुनस्थापना कार्यक्रम अन्तर्गतको झण्डै तीस लाख रकम फ्रिज कञ्चनपुरमा आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा साढे चौतिस करोड़ भन्दा बढ़ी रकम फ्रिज लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला छोरी जाऊ त बारीबाट साग टिपेर ल्याऊ आज पनि साग पकाउने जहिले पनि साग नपकाउनु न भन्या कस्तो कुरा गर्छ यो झन खानामा पोषण पुगेन भनेर करेसा बारीमा साग गाजर मुला रोपेको होइन हुन त हो आमा तर आज अन्डा खान मन लाग्या छ के अन्डा माछा र मासु सँगसँगै हरियो सागपात र पहिलो फलफुल पनि प्रशस्त खानु पर्छ म साग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 साथी मैले त घरमा पुगेपछि साबुन पानीले हात धोएर मात्रै खाना खान बस्छु नि त्यस्तो त म पनि गर्छु नि अनि हामीले चर्पीमा मात्रै दिसा पिसाब गर्नु पर्छ रे मिसले भनेको पानी शुद्धिकरण गरी पिउने गरौँ चर्पीको प्रयोग गरौँ र साबुन पानीले हात धुने बानी बसालौँ झाडा पखालादेखि सधैँ टाढा रहौँ साथीयो क पढौँ ख पढौँ ग पढौँ घ पढौँ सङ्गी हो विद्यालय सरसफाइमा सबै अघि बढौँ विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन कार्यक्रमका लागि विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्र जिल्ला शिक्षा कार्यालय डडेलधुरा र रेडियो युनिटीको सहकार्य तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं महाकाली नदीमा बढ़ेको पानीको बहाव विस्तारै घट्दै शारदा ब्यारेजको पुलमा चार पाङ्गे सवारी साधनको आवागमन बन्द यथावत वर्षौंदेखि राउटे समुदायको जंगलमै बास सरकारबाट पाउने सुविधाबाट समेत वञ्चित लगायतका समाचार अब बाँकी प्रसंग मुक्तहलिया पुनस्थापना कार्यक्रम अन्तर्गत झण्डै तीस लाख रकम फ्रिज भएको मालपोत कार्यालय दार्चुलाले जनाएको छ आर्थिक वर्ष बहत्तर त्रिहत्तरका लागि जिल्लामा प्राप्त भएको मुक्तहलिया पुनस्थापना अन्तर्गतको जग्गा खरिदतर्फको रकम फ्रिज गएको मालपोत अधिकृत प्रदीप सिंह धामीले जानकारी दिनुभयो जग्गा खरिदका लागि कुल पच्चीस कोटा प्राप्त भएकोमा सत्रवटा मात्रै आवेदन परेका थिए जसमध्ये दसजनाले मात्रै जग्गा खरिद गरेका छन् यस्तै घर निर्माणतर्फ दस कोटा मध्ये नौजनाले निर्माण सम्पन्न गरी भुक्तानी लिइसकेका छन् भने एकजनाको पेस्की फर्सुट हुन बाँकी रहेको छ कञ्चनपुरमा आर्थिक वर्ष दुई हजार बहत्तर तिहत्तरमा साढे चौतिस करोड़ भन्दा बढ़ी रकम फ्रिज भएको छ कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार विकास निर्माणका लागि जिल्लामा आएको कुल पुँजीगत बजेट मध्ये चौतिस करोड़ चौपन्न लाख रकम फ्रिज भएको हो विकास निर्माणका लागि आएको दुई अर्ब बाह्र करोड़ पञ्चानब्बे लाख पुँजीगत बजेटबाट एक अर्ब अठहत्तर करोड़ एकचालिस लाख मात्रै खर्च भएको छ अघिल्लो आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको तुलनामा गत आर्थिक वर्षमा छ करोड़ आठ लाख रूपियाँ बढ़ी फ्रिज भएको छ अघिल्लो वर्ष एक अर्ब पैंचालिस करोड़ एकाउन्न लाख पुँजीगत बजेट मध्ये एक अर्ब सत्र करोड़ पाँच लाख मात्रै खर्च भएको थियो यस्तै चालू खर्चतर्फ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा कुल तीन अर्ब एकासी करोड़ एकाउन्न लाख मध्ये उन्नाइस लाख चौरानब्बे हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ अघिल्लो आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा तीन अर्ब त्रिपन्न करोड़ त्रिपन्न लाख मध्ये तीन खर्ब एकचालिस करोड़ खर्च भएको थियो यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा भर्खरै सम्पन्न आर्थिक वर्षको अवधिमा कञ्चनपुरमा राजस्व संकलनमा भने वृद्धि भएको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एक अर्ब सात लाख उनासे हजार राजस्व संकलन भएको छ अघिल्लो आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा बयासी करोड़ नौ लाख संकलन भएको थियो यसै गरी आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फ समेत एकाउन्न लाख तीन हजार तीन सय एकतीस रूपियाँ फ्रिज भएको छ कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका प्रमुख कोष नियन्त्रक ठाकुर प्रसाद पौडेलले विभिन्न कारणबाट बजेट फ्रिज हुने गरेको बताउनु भएको छ प्रमुख कोष नियन्त्रक शर्माका अनुसार बजेटको अख्तियारी ढिला आउनु कार्यान्वयन विधि प्रक्रिया ढिलाइ सम्बन्धित कार्यालयको ढिला सुस्ती ठेकेदारको लापरवाही लगायतका विविध कारणले बजेट फ्रिज जाने गरेको बताउनु भएको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा दार्चुलाका लागि विनियोजित भएको विकास बजेटको बीस प्रतिशत रकम फ्रिज भएको छ पुँजीगत तर्फ जिल्लाका लागि कुल वार्षिक बजेट पञ्चानब्बे करोड़ पचास लाख अठहत्तर हजार बाहन्न रूपियाँ रहेकोमा अठार करोड़ त्रियासी लाख सतासी हजार एकतीस रूपियाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ यस्तै चालुतर्फ दस करोड़ सैतिस लाख छत्तीस हजार त्रिचालिस रूपियाँ फ्रिज गएको छ चालुतर्फ वार्षिक बजेट एक अर्ब उनानब्बे करोड़ सतासी लाख उनापचास हजार सात सय छैसठी रहेको थियो आर्थिक वर्षमा चालुतर्फ चौरानब्बे दशमलव पाँच चार प्रतिशत तथा तर्फ अस्सी दशमलव दुई आठ प्रतिशत रकम खर्च भएको छ वर्षको अन्तिममा चालु तथा पुँजीगत तर्फको खर्चको दर बढे पनि सबै रकम भने खर्च हुन सकेको छैन अधिकांश विकास निर्माणका कामहरू असारमै सम्पन्न हुने भएकाले पनि असार मसन्तमा खर्चको दर बढेको कोष नियन्त्रक जयानन्द जोशीले जानकारी दिनुभयो असारमा मात्रै पुँजीगतर्फको करिब बीस करोड़ रूपियाँ खर्च भएको छ तेस्रो चौमासिकमा विकास बजेट खर्च हुने दर बढेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ यस वर्ष विभिन्न कार्यालयहरूको अख्तियारी असार सकिने लाग्दा प्राप्त भएकाले समेत असार एकतिस गतेसम्म कारोबार भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ ग्रामीण पहुँच कार्यक्रम र्याप थ्रीको तेस्रो चरणको वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ आज डडेलधुरा सदरमुकाममा आयोजित समीक्षा गोष्ठीमा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा कार्यक्रम मार्फत विभिन्न तीन शीर्षकमा दुई करोड़ पचास लाख अडसठी हजार रूपियाँ खर्च भएको कार्यक्रममा जानकारी गराएको थियो ग्रामीण सड़कमा काम गरिरहेको उक्त ग्रामीण पहुँच कार्यक्रमले ठेकेदार मार्फत विशेष मरमतको लागि भन्दै एक करोड़ एकासी लाख खर्च भएको जनाएको छ यस्तै नियमित तथा पटके मर्मतर्फ अडसठी लाख उन्नीस हजार खर्च भएको र आकस्मिक मर्मतमा एक लाख उनपचास हजार गत आर्थिक वर्षमा खर्च भएको जनाएको छ उक्त शीर्षकका कार्यहरू त्यस एउटा समूह बनाएर गरिएको कार्यक्रममा ग्रामीण पहुँच कार्यक्रमका शंकर पोखरेलले जानकारी गराउनु भएको छ युएनएफपीएको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ आज डडेलधुरामा आयोजित समीक्षा कार्यक्रममा युएनएफपीएले काम गरेको स्वास्थ्य र महिला तथा बालबालिका सम्बन्धी जिल्लामा गत आर्थिक वर्षमा गरेको कामको प्रगति विवरण सार्वजनिक गरिएको थियो स्वास्थ्य संस्थालाई युवा मैत्री बनाउन पहल गरिएको तथा गर्भावस्थाका खतराका चिन्हबारे महिलाहरूलाई जानकारी गराइएको कार्यक्रममा बताइएको थियो साथै अन्य स्वास्थ्य सम्बन्धी र महिला तथा बालबालिका सम्बन्धी जनचेतनामूलक सड़क नाटक लगायतका गतिविधि समेत सम्पन्न गरिएको कार्यक्रममा जानकारी गराइएको थियो युएनएफपीएको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय मार्फत एक्काइस लाख बासठी हजार तीन सय पन्ध्र रुपियाँ खर्च भएको र महिला तथा बालबालिका कार्यालय मार्फत आठ लाख त्रिचालिस हजार दुई सय बयानब्बे रुपियाँ खर्च भएको समेत कार्यक्रममा जानकारी गराइएको थियो प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारको पक्षमा तीन दिन प्रतिदिन देशभरि युवाहरूको लहर बढ़न थालेको छ काठमाण्डुबाट शुरू गरेको एकबद्धता अभियान देशभरि फैलिँदै गएको छ अभियानमा कैलालीका युवाहरूले समेत समर्थन देखिएको छ कैलालीका युवाहरूले आज धनगढ़ी पार्क मोडमा वृहत कार्यक्रम समेत गरेका छन् I'm with KP Oli KP Sharma Oli भन्ने अभियानका साथ स्वतन्त्र युवा अभियानले समन्वय गर्दै सम्पूर्ण युवाहरूलाई अभियानमा सहभागी हुन अनुरोध गरिएको थियो राष्ट्रिय झण्डा सहित कार्यक्रममा सहभागी हुन अभियन्ताहरूले आग्रह समेत गरेका थिए केही दिनदेखि माओवादीले सरकारको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका सरकारको दिगोपनाको माग सहित देशभर एकैबद्धता अभियान सो स्फूर्त रूपमा युवाहरूले देशभरि सञ्चालन गरिरहेका छनृ यातायात व्यवस्था विभागले यही साउन दुई गतेदेखि लागू हुने गरी सवारी चालक अनुमति पत्र लाइसेन्सको आवेदन दस्तुर नयाँ नवीकरण र प्रतिलिपि शुल्कमा भारी वृद्धि गरेको छ यातायात व्यवस्था कार्यालयका उपसचिव तेज प्रसाद उप्रेतीले लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क दुई सय रूपियाँबाट बढाएर पाँच सय रूपियाँ बनाएको बताउनु भएको छ त्यस्तै दुई पाङ्री सवारी साधनको लाइसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने सात सय रुपियाँ बढाएर पन्ध्र सय रुपियाँ बनाइएको छ कार जीप डेलिभरी भ्यानको एक हजार रुपियाँ बढाएर दुई हजार पुर्याएको जनाइएको छ त्यस्तै मिनी बस मिनी ट्रकको पन्ध्र सय रुपियाँबाट वृद्धि गर्दै पच्चिस सय रुपियाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क दुई हजार रुपियाँ बढाएर तीन हजार रुपियाँ लागू गरेको प्रतिले जानकारी दिनुभयो बढ़दै गइरहेको मदिरा अनियन्त्रित प्रयोगलाई कम गर्न आज परशुराम नगरपालिकाको कार्यालय डडेलधुरामा ज्ञापन पत्र बुझाइएको छ वडा स्तरीय महिला सञ्जाल आमा समूह महिला विकास मदिरा नियन्त्रण समितिले संयुक्त र्याली निकाले आज दिउँसो परशुराम नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् परिगाउँबाट शुरू भएको र्याली रंगुन खोला तर्दै चेकपोस्ट हुँदै नगरपालिकाको कार्यालयसम्म पुगेको हो नगरपालिकामा ज्ञापन पत्र बुझाइसके पश्चात इलाका परेर कार्यालय राजनीतिक दलका नगर कमिटिमा बोधार्थ बुझाएको पत्रकार मानबहादुर महराले रेडियो युनिटलाई जानकारी गराएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा सवारी घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज दिउँसो एक बजीतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका तेह्र दैजी स्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको म एक प सात सात चार दुई नम्बरको मोटरसाइकलले सड़कमा हिँडिरहेका सोही दैजीका पाँच वर्षीय बालक रोशन कामीलाई ठक्कर दिएपछि बालक गम्भीर घाइते भएका छन् घाइते बालकको टाउकोमा गम्भीर चोट लागेको प्रहरले जनाएको छ उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारत रेफर गरिएको छ मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान विशेषता आज राति देशको पूर्वी र मध्य क्षेत्रमा मौसमी बदली हुनेछ भने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 दार्चुलामा मुक्त हलिया पुनर्स्थापना कार्यक्रम अन्तर्गतको झण्डै तीस लाख रकम फ्रिज समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौँ नमस्कार